संसारकै सङ्ग देखे हिजो अर्कै सङ्ग देखे हजारकै सङ्ग देखे मेरो सा छोडै देखे तिमीलाई धेरै धेरै सङ्ग देखे मेरो सा देखे हिजो अर्कै सँग देखे आज अर्कै सँग देखे छ तिम्रो कसैले पुरा गरेनन् सबैको भरमा पर्यो तिमी कोही तिम्रो भरमा परेनन् टोल टोलमा तिम्रै चर्चा सुने बाटोमा पागल झै हाँसेको देखे सुने बाटोमा पागल झै हाँसेको देखे मेरो सा छोडे देखे तिमीलाई यस्तै यस्तै रूपमा देखे मेरो सा छोडे देखे तिमीलाई यस्तै यस्तै रूपमा देखे म त्यही नै छु जस्तो छोड्यौ म त्यस्तै नै छु जहाँ छोड्यौ म त्यही नै छु जस्तो छोड्यौ म त्यस्तै नै छु धेरै पर तिमीलाई देखे धेरै परिवर्तन तिमीमा देखे धेरै परा तिमीलाई देखे धेरै परिवर्तन तिमीमा देखे मेरो साथ छोडे देखे तिमीलाई